श्रोता हार्दिक स्वागत गर्दछु कार्यक्रम अर्पण समर्पणमा प्रविधि कक्षिका मित्र राजसँगै म हुँ कार्यक्रम प्रस्तुता सुजिता हुमाल कार्यक्रम अर्पण समर्पण हरेक दिन आउने गर्दछ दिउँसो दुई बजीको अर्पण समाचार लगत्तै करिब करिब तीन बजीसम्म आउने गर्दछ आजको यो आइतबारको बसाइमा सहकर्मी मित्र रामु आचार्यको अनुपस्थितिमा म सुजिता उपस्थित भइसकेकी छु र आइतबारको यो बसाइमा भने हामीले लोक तथा दोहोरी भाकाहरू बसाउने गर्दछौँ र तपाईँ आउन सक्नुहुन्छ त्यसको लागि हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ तपाईँ आउन सक्नुहुन्छ र यति बेला कोही मित्र आउनु भएको छ कहाँबाट आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो हजुर नमस्कार नमस्ते दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म कोराकदेखि पार्वत तामाङ हजुर कोराकबाट तारा पार्वती ए पार्वती के भन्नु अनि पार्वती के पछाडि हजुर पार्वतीजीको खबर के छ ठिकै छ अनि दिनहरू कसरी बिताउने गर्नुहुन्छ पार्वतीजीले त्यत्तिकै बसी बस्छ हो अनि खाजा खानु भयो त छैन हजुर अनि आज कार्यक्रममा अर्पण समर्पणमा आउनु भएको छ तपाईँले तपाईँको आफन्तजनलाई सम्झना सक्नुहुन्छ सन्देश पनि दिन सक्नुहुन्छ समर्पण गर्न सक्नुहुन्छ हजुर धन्यवाद मेरो घर परिवारलाई हजुर आमा बुवालाई अनि साथीहरू रिता सुनिका शर्मिला दिपा अनिसा अनि कुमार अनि दिदी शान्तिलाई अनि मलाई चिनिनु सम्पूर्णलाई हुन्छ प्रोग्राममा आउँदै गर्नुहोला अहिले पनि हामी छुट्टिन्छौँ नमस्कार पार्वती तामाङ हुनुहुन्थ्यो कुराकबाट उहाँसँगै कुराकानी भयो र यति बेला फेरि कोही मित्र आउनु भएको छ भनेर प्रविधि कक्षीबाट राजले सहयोग गरिरहनु भएको छ र इसारा पनि गर्नुभएको छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ भण्डाराबाट तारा पर्जा कि जस्ट फर एनजिओमा पनि आउनु भएको थियो है हजुर अनि खाजा खानुभयो त ताराजी मैले नै खाएको छैन अब यो कार्यक्रम सकाएपछि खाने है अनि के गर्नुहुन्छ खासमा हाम्रो ताराजीले बसी बसाउ है ग्रेडी भन्नुभएको थियो है हजुर <laughs> हामी कुवाटी खाना आउँछौँ भनेर नि कुरा गरेको थियौँ नि तपाईँसँग है <laughs> अब अर्को साल यो साल यस्तै भयो अर्को साल आउँछौँ है त ताराजी अर्को साल फेरि मऱ्यो भने के गर्ने है भन्न सकिँदैन के हुन्छ है अहिले एकैछिनमा के हुन्छ त्यो भन्न सकिँदैन अब सम्झिनु भयो खुसी लाग्यो हामीलाई अब आउँला नि त अर्को साल मिल्यो भने है <laughs> अनि कार्यक्रम अर्पण समर्पणमा आउनुभएको सबैकोलाई सन्देश अनि सम्झना पनि दिन सक्नुहुन्छ कार्यक्रम मार्फत तपाईँले ताराजी सर्वप्रथम त हजुरलाई हजुर धन्यवाद राजदादालाई अनि मेरो घर परिवार अनि मेरो श्रीमान हुन्छ विदेशमा उहाँको लागि मेरो मम्मी बाबा दाजुभाइ दिदीबहिनी सम्पूर्णको लागि अन्तिममा तारा पर्सा भनेर चिन्ने सम्पूर्णको लागि है त हुन्छ ताराजी प्रोग्राममा आउँदै गर्नुहोला अहिले भने हामी छुट्टिन्छौँ है त नमस्कार तारा पर्सा हुनुहुन्थ्यो भण्डाराबाट अर्पण समर्पण कार्यक्रममा तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच समय हस् त्यस्तै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि कार्यक्रम अर्पण समर्पण सुन्दै हुनुहुन्छ यति बेला मलाई साथ मिलेको छ प्रविधि कक्षीबाट मित्र राजको र अर्पण समर्पण कार्यक्रममा यति बेला कोही मित्र कहाँबाट आउनु भएको छ भनेर हाम्रो राज्यले इसारा गर्नुभएको छ आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ एरिना मुक्तान कहाँबाट भन्नुभयो हजुर कागडाबाट एरिना मुक्तान के बनाउँछ खासमा हाम्रो एलिनाजीले बाख्रा बाख्रा चलाएर बस्नु भएको छ हजुर खाजा खाएर जानु भएको कि बाख्रा चराउन नखाइकन अघि नै खाइसक्नु भयो अनि बाख्रा चराउन भन्नुभयो यति बेला त अघि पछि के गर्नुहुन्छ पढाइ कहाँसम्म पुऱ्याउनु भयो पढाइ पढ्नु भएन बिचमा छोडिदिनु भयो किन छोडिदिनु भएको त पढ्नलाई त्यसै हजुर अनि भन्नुहोस् अरू के छ तपाईँको खबर ठिकै छ हजुर आज कार्यक्रम अर्पण समर्पणमा आउनु भएको छ तपाईँले तपाईँका आफन्तजनलाई सम्झना सन्देश दिन सक्नुहुन्छ यदि नासी दिनु तपाईँ प्रोग्राम प्रोग्राम अर्पण समर्पणमा आउनु भएको छ तपाईँले तपाईँका आफन्तजनलाई सम्झना सन्देश दिन सक्नुहुन्छ एलिनासी हजुर धन्यवाद अनि मेरो घर हुनुहुन्छ श्रीमान विराज मोक्तानलाई हजुर अनि छोरी सुशीला अनि मेरो साथीहरू शर्मिला सरिता मम्मी बुवा सबैलाई हजुर तपाईँको नाम एरिना भन्नुभएको कि एरिना भन्नुभएको एरिना एरिना हुन्छ एरिनाजी अहिले हामी सुटिङ छौँ भन्ने प्रोग्राममा आउँदै गर्नु होला है त नमस्कार काँगडाबाट हुनुहुन्थ्यो एरिना मोक्तान उहाँसँग कुराकानी भयो र यति बेला फेरि कोही मित्र आउनु भएको छ कहाँबाट आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ उमेश लामा तपाईँको रेडियो नजिकै छ हो रेडियो सर म बोलेको आइरह अलिक सानो बनाउनु है हस् दिदी उमेश चाहिँ के गर्नुहुन्छ बसी बस अहिले त बसी बस हो हिजो आज के गर्नुहुन्छ आज यस्तै दिदी कोदो रोजिरहेको छ ए कोदो रोप्ने समय भयो है कोदो रोप्न कोदो रोप्दै हुनुहुन्छ कस्तो भएको छ त कोदो रोप्दाखेरि रमाइलो भयो होला नि है आज त शीतल छ गर्मी छैन अनि अर्पण समर्पणमा आउनुभएको छ कार्यक्रममा तपाईँले तपाईँका आफन्तजनलाई सम्झना सन्देश दिन सक्नुहुन्छ उमेशजी फर्स्ट अफ अल हजुरको लागि हजुर धन्यवाद दादा लागि अनि मेरो साथीहरू सोनाम अनि शान्ति लामाको लागि अनि मेरो साथीहरू अशोक प्रजल कुमार प्रवीण तिलक अनि मलिसीमा हुने प्रेम अनि मेरो सम्झान दिदी लागि अनि रुप्सन भन्ने चिनी नचिनी सम्पूर्णलाई उमेश लामा भनेर चिन्ने सम्पूर्णको लागि है त अहिले पनि हामी छुट्टिन्छौँ अन्य प्रोग्राममा आउँदै गर्नु होला है त उमेशजी नमस्कार नमस्कार उमेश लामा हुनुहुन्थ्यो कुरा आगबाट उहाँसँग पनि कुराकानी भयो तपाईँ पनि कार्यक्रममा अर्पण समर्पणमा आउन चाहनुहुन्छ भने हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य सपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन खुल्ला गरेका छौँ र यति बेला प्रविधि कक्षका मित्र हुनुहुन्छ राज र राजले इसारा गर्नुभएको छ यति बेला एउटा मिठो लोकदोरीलाई आवाजलाई जोड्नुपर्छ भनेर आउनु सोही गीतलाई जोडौँ बस्दा बस्दै मायामा फसेको मायालुको सहरमा मेरो गाउँमा गर्छ हिलो भन्न पाउँदिनौ धुलो भन्न पाउँदिनौ उकालेर ओराले गरी राख्नु पर्छ सहर पछि उनकै घर बसेको बस्दा जस्तै मायामा फसेको को सहरमा मेरो गाउँमा घर छ हिलो भन्न पाउँदिन धुलो भन्न काली र ओराली गरिराख्नु अर्पण एक से चार थोपलो पांच मेगा हर्ट छाला तथा यौनरोगका बिरामीहरूलाई सुवर्ण अवसर टाँडी रत्नगर पोलिक्लिनिक एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टरद्वारा नियमित स्वास्थ्य परीक्षण भइरहेको सहरर्ष जानकारी गराउँदछौ छाला सम्बन्धी पुरानो भन्दा पुरानो दाद एलर्जी दुबी कपालको चाया कपाल झर्ने अनुहारको कालो पोतो दाग डन्डीफोर घाउ खटिरा कोठी मुसा शरीर चिलाउने हातखुट्टा फुट्ने कुष्ठरोग शरीर र हातखुट्टामा धेरै पसिना आउने नाउको समस्या सोराइसिस सेतो दाग आदि समस्या भएको बिरामीहरूको स्वास्थ्य परीक्षण यौन सम्बन्धी शीघ्र पतन स्वप्न दोष गोनोरिया रोग भिरिङ्गी यौनाङ्ग चिलाउने सेतो पानी बग्ने पिसाब पोल्ने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस प्रभु घर बनाएको तिन चार वर्ष भयो रङ लगाउने ठुलो इच्छा थियो तर विश्वासिलो रङ टाइल्स पसल खोज्दा खोज्दै हैरान हुन लागिसके अब कसो गरौँ प्रभु लसुन न एसियन पेन्ट टाइल्स धारक सामान भएको साथै पेन्टर प्लम्बर सहितको विश्वासिलो र भरपर्दो पसल शिखर हार्डवेयर छ नि त्यही जाऊ तिम्रो सम्पूर्ण इच्छा पुरा हुन्छ हुन्छ प्रभु प्रभुको जय होस् हजुर एसियन पेन्ट्सको आधिकारिक विक्रेता टोयलेट बाथरुम किचनको सेनिटरी सामग्री टाइल्स फिटिङ सामानहरू बुलेटिङ पाउनुको साथै दक्ष प्लम्बर पेन्टरको लागि पनि हामीलाई सम्झनुहोस् साथै ज्याक ओयर धाराको चितवनको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ सम्पर्क शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पम्प सँगै proprietor Radhakrishna Khanal phone number शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी दुई सय तिन अन्ठानब्बे पाँच पचास बैसठी दुई सय र अन्ठानब्बे चार पचास उना पचास तिन सय उनानब्बे बजिया यो जयपुरी कुर्ता सुरुवाल तेजो फेसनको कुर्ता सुरुवाल तिम्रो नातिनी बुहारीको लागि ल्याएको कस्तो लाग्यो यो नाति पुर्किएको कुरो सुन्न पनि हाँसी उठेर आउँछ भने आएको वस्त्रालयबाट ल्याएको कपडा पनि नराम्रो हुन्छ कहिले बल्लैले बुद्धि पुऱ्यायो भने कति हाँस्ने म त हाँसेरै मर्ने भयो विभिन्न किसिमका स्वदेशी तथा विदेशी सपिङ सुटिङ साडी कुर्ता सलवार फाइबर सिरक ब्ल्याङ्केट विवाह व्रत बन्द एवं मौसम अनुसारका विभिन्न कपडा पाइनुका साथै कलेज तथा बोर्डिङ स्कुलका ड्रेसहरू पाइन्छ न त मोल मोलाइको झन्झट न ठगिने डर ओम नवदीप वस्त्रालय रत्नगर एक सौराहा चोक Chitwan proprietor Harikumar Shrestha phone number शून्य मोबाइल अन्ठानब्बे पाँच पचास सन्ताउन्न नौ सय चौबिस एक दाम उच्च दाम ओम नवदीप वस्त्रालय के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैङ्क तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगर कि पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस् आल्मुनियमका विशेषताहरू भन्दा सस्तो रङ रोगन गर्न नपर्ने सफा गर्न सजिलो घाम पानीले नखाने खिया नलाग्ने नपसाङ्गिने हेर्दा आकर्षक देखिने सम्पर्क ओम आल्मुनियम उद्योग रत्नगर चार शीतल फोन शून्य छप्पन्न पाँच बैसठी आठ सय नौ मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी आठ सय छत्तिस प्रोपाइटर ओम सापकोटा वर्षाको लागि सम्पर्क न्यु मनोकामना छापाना फोन शून्य छपन्न पाँच बयासी एक सय पन्चानब्बे आल्मुनियमको झ्यालडोका प्रयोग गरौँ वातावरण संरक्षणमा सहयोग पुऱ्याउ खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा सितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी रत्नगर चितवन टाढी हंस मनोरञ्जन केन्द्र सबै छाडी हंस मनोरञ्जन केन्द्रमा एकै पटक तिन सय जना स्विमिङ गर्न सकिने दुईवटा स्विमिङ पुलको व्यवस्था महिला तथा ग्रुपमा आउनेहरूका लागि छुट्टै स्विमिङ पुलको व्यवस्था बेबी स्विमिङ पुल लकर सुविधा स्विमिङ गर्दै खाना सकिने व्यवस्था विवाह व्रत बन्द बर्थडे पार्टी मिटिङ तथा दुई हजार जना अट्न सक्ने क्षमता सहितको कन्फ्रेन्स हल तथा स्विमिङ पुल क्षेत्रको सुविधा विशेष साङ्गीतिक कार्यक्रमको लागि क्लोज र ओपन स्टेजको व्यवस्था कैलाश पर्वत कलात्मक ढुङ्गे धारा children park musical shower dance restaurant साथमा पर्याप्त पार्किङको सुविधा चितवन घुम्न आएका पर्यटकहरूलाई लन्च या डिनर सहितको विशेष प्याकेज आजको आधुनिक युगमा सबैले स्विमिङ जान्नै पर्दछ भन्ने मान्यता राख्दै स्विमिङ टेनिकको व्यवस्था होटल गङ्गोत्री हाइवेमा आरामदायी लजिङको व्यवस्था साथै तिन महिनादेखि एक वर्षसम्म सदस्यता लिएकाहरूलाई स्विमिङ एवं रेस्टुरेन्टमा पन्ध्र प्रतिशत छुटको व्यवस्था सम्पर्क हम्स मनोरञ्जन केन्द्र रत्नगर टाढी फोन शून्य छप्पन्न पाँच एकसठी पाँच सय अडतिस मोबाइल अन्ठानब्बे पाँच पचास छैसठी शून्य चालिस र अन्ठानब्बे शून्य उन्तिस छप्पन्न शून्य पैँतालिस website W W W dot HMK Chitaun dot com मनोरञ्जन केन्द्र हाम्रो ठाउँमा यमहा एक्सचेन्ज पुरानो बाइक लिनुहोस् नयाँ यामाहा लिनुहोस् यामाहाको सबै मोडलहरूमा तिस प्रतिशत डाउन पेमेन्टका साथै स्पट फाइनल सुविधा एक्सक्लुसिभ अफर यामाहाको कुनै पनि मोडलहरूको खरिदमा free accessories bike cover Yamaha helmet bag र ग्लोभ उत्कृष्ट रिकन्डिसनबाट तपाईँको मोटरसाइकलको उचित मूल्याङ्कन मूल्याङ्कन गराउन आउँदा अनिवार्य ब्लुबुक लिएर आउनुहोला मिति यही साउन तिस र एकतिस गते समय बिहान नौ बजेदेखि साँझ छ बजेसम्म फाइनान्स सपोर्ट बाई उत्प्रेरणा बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्पर्क कालिका मोटरसाइकल पार्ट्स ताडी यामाहा सोरुम फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी सात सय एकसठी मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी सात सय एकसठी र अन्ठानब्बे चार एक्काइस चौबिस सात सय बाइस याहु मेरो त आइएल्समा 7 आयो मेरो त 8.5 आयो मेरो त 9 आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ तीन तीनवटा किताब निकालिसक्नुभएका दशौं वर्ष आयल्स अध्यापनको अनुभव प्राप्त टिचर तेज कुमार दवाडीले यति फ्रेन्डली तरिकाले पढाउनुहुन्छ कि जो कोहीले पनि आयल्स स्याट जिआरीमा राम्रो नतिजा ल्याउन सफल हुन्छन् अर्को सिक्रेट कुरा थाहा छ तेज कुमार दवाडी सर त द नेक्स्टमा मात्रै भेटिनुहुन्छ नि you can explore him on Google search and YouTube we have IELTS SAT, GRE, phonics class and intensive English language classes for all professionals. Also remember for interview preparation classes only at the Next Education Consultancy. The Next Education Consultancy Private Limited, Lions Sook Narayangarh, phone 056 571 091 571 091. Siddhartha रेफ्रिजरेसनमा CG air condition new year धमाका सिजी एयर कन्डिसन खरिद गर्दा उन्नाइस इन्चको एसडी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ साथमा हामी कहाँ CG Chigo Beko Hyundai LG ब्रान्डको एसी तथा generator TV fridge deep fridge सुपथ मूल्यमा पाइन्छ एक वर्ष वारेन्टी पाँच वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ सम्पर्क सिद्धार्थ रेफ्रिजरेसन रत्नगर एक चौराहा चोक टाढी फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी पाँच सय चौध मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी एक सय बैसठी र अन्ठानब्बे चार सय पचास पैँसठी छ सय सत्तरी यो हो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्ज छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम अर्पण समर्पणमा यति बेला प्रविधि कक्षबाट मलाई साथ मिलिरहेको छ मित्र रहासको र कार्यक्रम अर्पण समर्पणमा यति बेला कोही मित्र आउनु भएको छ कहाँबाट आउनुहोस् उहाँलाई स्वागत गरौँ हेलो हेलो दिदी नमस्ते हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर कोराकबाट शङ्कर हजुर के छ शङ्करजीको खबर जिन्दगी यस्तै हो जिन्दगी कसरी बिताउँदै हुनुहुन्छ त नि रमाइलो छ गाउँ छ गाउँघरमा है हजुर अनि अघि भर्खर हाम्रो कुराकबाटै आउनु भएको थियो मित्र उमेशहरू उमेश अनि कुराकबाटै आउनु भएको थियो पार्वती आज कुराकबाट धेरै साथीले फोन गर्नुभएको छ खासमा हाम्रो यो शङ्करजीले चाहिँ के गर्नुहुन्छ त्यत्तिकै दिन बिताउँछु भन्नुहुन्छ ए यस्तै हो दिदी व्यवसाय गर्दा हो व्यवसाय हजुर हजुर आज पहिलो पटक हो कार्यक्रम अर्पण समर्पणमा आएको तपाईँसँग पहिलो पटकै हो हजुर सहकर्मी मित्रहरू आउनुहुन्थ्यो नि त है रामो दिवस दिवस अनि प्रतीक्षा दिदी आउनुहुन्थ्यो पहिला पहिला हजुर प्रतीक्षा हजुर आउने गर्नुहुन्थ्यो नै भएको छैन अब यो कार्यक्रम सकाएपछि खाने अनि तपाईँको के भयो खाजा मेरो भर्खरै भयो दिदी भर्खरै भयो हजुर अनि भन्नुहोस् अरू तपाईँको नयाँ खबर के छ नयाँ त्यस्तै हो दिदी अब भर्खर बर्खाले विदाय गर्न खोज्दैछ अब हजुर हजुर रोपाई भ्याउनु भयो रोपाई सिकेर कोदो रोप्ने सिजन छ दिदी ए कोदो रोप्ने सटारो छ कोदो रोप्ने रोप्नु त भएको छैन तपाईँको घर मेरो त भएन गाउँघरतिर चाहिँ रोप्दै छ हजुर रोप्दै छ आज कार्यक्रम अर्पण समर्पणमा आउनु भएको छ तपाईँले तपाईँका आफन्तजनलाई सम्झना सन्देश दिन सक्नुहुन्छ शङ्करजी सुरुमा तपाईँलाई हजुर धन्यवाद अनि मेरो कोराकोबाट फोन गर्नुहुने सम्पूर्ण अर्पण एफएम प्रेमीहरूलाई हजुर अनि मलाई दाखानी भालुमारामा बसेर अनि सम्झिरहेका सम्पूर्ण साथीहरूलाई र मलाई शङ्कर लामा भनेर मदन तामाङ भनेर चिन्ने नचिन्ने सबैलाई अनि तपाईँ त अघि शङ्कर मोक्तान भन्नुभएको थियो अहिले फेरि मदन लामा भन्नुभयो कस्तो नामै परिवर्तन गरिदिनु भयो त ए कति धेरै नाम है कति भाग्यमानी हुनु रहेछ नि त अब हामी कार्यक्रम अर्पण समर्पणबाट छुट्टिन्छौँ शङ्करजी आउँदै गर्नु होला अन्य कार्यक्रममा पनि अहिले पनि हामी बिदा हुन्छौँ नमस्कार कुराकबाट हुनुहुन्थ्यो शङ्कर मोक्तान यति बेला तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहस त्यस्तै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि कार्यक्रम अर्पण समर्पण सुन्दै हुनुहुन्छ र हाम्रो स्टुडियोको फोन नम्बर हामीले खुल्ला गरेका छौँ तपाईँ आउन चाहनुहुन्छ भने फोन डायल गरेर आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तीस र शून्य छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको दुईवटा लाइन हामीले खुल्ला गरेका छौँ र यति बेला भने प्रविधि कक्षबाट राजीले इसारा गर्नुभएको छ एउटा मिठो लोकदोरी आवाजलाई जोड्नुपर्छ भनेर र यति बेला फेरि कोही मित्र आउनुभएको छ उहाँलाई लिनुपर्छ पनि भन्नुभएको छ आउनुहोस् कहाँबाट को मित्र आउनुभएको छ उहाँलाई स्वागत गरौँ हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अशोक लामा अशोक लामा अशोकजीको खबर के छ एकदम ठिक छ है अनि खाजा खानुभयो त नै मैले पनि खाएको छैन अब कार्यक्रम सकाएपछि खाने हो हजुर सँगसँगै हुन्छ हाम्रो त्यसो भने है हजुर अनि के गर्नुहुन्छ खासमा हाम्रो अशोकजीले त्यत्तिकै बसी बस हो हजुर काम छैन त्यतिकै घुम्ने घुम्ने अनि खेत रोपाइ गरेर सकियो त सकियो कार्यक्रममा अर्पण समर्पणमा आउनुभएको छ सम्झना सन्देश दिन छ भने कसैलाई तपाईँले दिन सक्नुहुन्छ अशोकजी सर्वप्रथम हजुरलाई हजुर धन्यवाद अनि कन्ट्रोल रुम हुने दादालाई अनि मेरो घरकुवाहरूलाई अनि मैले चिन्नु हुने प्रमोद अङ्कल अनि अनि बहिनीहरू पार्वती अनि तिलाक अनि आकाश अविनाश अनि मलाई अशोक लाम भन्ने चिन्नु नचिन्नु सम्पूर्णलाई दिदी हुन्छ जी अन्य कार्यक्रममा आउँदै गर्नुहोला अहिले पनि हामी छुट्टिन्छौँ है त नमस्कार अशोक लामा हुनुहुन्थ्यो कुराकबाट उहाँसँग पनि कुराकानी भयो र कार्यक्रम अर्पण समर्पणमा आज धेरै मित्रहरू आउनु भएको छ र कार्यक्रममा अर्पण समर्पणको अन्त्यतिर आइसकेका छौँ र अब भने विदा माग्नुपर्छ भनेर प्रविधि कक्षका मित्र राजले सल्लाह गर्नुभएको छ रेडियो अर्पण एक सय चार थुप्रो पाँच त्यस्तै इन्टरनेट लाइनको W W W dot radio Arpan dot com dot एनपीबाट पनि सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णमा धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यस्तै आज कार्यक्रममा सहभागी हुने मित्रहरू हुनुहुन्थ्यो कुराकबाट पार्वती तामाङ र भण्डाराबाट तारा पर्सा काँगडाबाट एरिना मुक्तान कुराकबाटै हुनुहुन्थ्यो उमेश लामा र फेरि कुराकबाटै हुनुहुन्थ्यो शङ्कर मुक्तान र कुराकबाटै हुनुहुन्थ्यो अशोक लामा उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र यतिसम्म प्रविधि कक्षमा रहेर साथ दिने मित्र रासलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आजको यो कार्यक्रम अर्पण समर्पणबाट म सुजिता हमाल बिदा हुन्छु नमस्कार आजै लाग्छ मिलन हुन्छ कि मनले पप सङ्गीतको खुड्किलोमा कुन कुन गीत हिँड्दैछन् कुन कुन गीत उकालोमा अनि कुन कुन गीत ओह्रालोमा हिँड्दैछन् सम्पूर्ण जानकारी रेडियो अर्पण एक सय सात पाँच मेगा हर्सको कार्यक्रम टप अफ दि पपमा